कहिले मन कहिले त्यसै अतालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अतालिदिन्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले के सोध्छु म जिन्दगीमा सबै अधुरो रहिदिन्छ बिहानी आउँछ आशा बोकेर फेरि निराश बनाइदिन्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै अतालिँदै के के चाहन्छु म जिन्दगीमा सबै अपुरो भइदिन्छ साँझ आउँछ सम्झना बोकी फेरि आमा डुबाइ जान्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै हतालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै हतालिदिन्छ साँच्न खोज्छु आँखामा सपना आँसुले नै पखालिदिन्छ सम्हालिन्छ कहिले मन कहिले त्यसै हतालिदिन्छ कहिले त्यसै हतालिदिन्छ कहिले त्यसै